अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम एक्सन खट पल यो छिन तिमी बिना अधुरो एभ्री टाइम तिमी नै मनभरि छु Baby, you're always on my mind शब्द गोली सहारा आज बताउँदैछु तिमीलाई With chocolate and red rose म गर्दैछु प्रपोज के भन्छौ तिमी मेरो भ्यालेन्टाइन नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम एक्सन कोडको साथमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेको छु गर्नु भएको आवाज उसागरको अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट रिजनले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com र एनपी लगइन गरेर यो प्रोग्राम तपाईँ सुनिरहनु भएको छ र प्रोग्राम सुनेर साथ दिइरहनु भएको छ सो साथको लागि थ्याङ्क यू सो मच तपाईँ सम्पूर्ण सम्पूर्णलाई र कन्ट्रोलबाट रिजनले सपोर्ट गरिराखेका छौँ रिजनलाई पनि thank you so much Nepali चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चाको साथमा हामी हाजिर हुने गर्छौँ ठिक यही टाइममा र कहाँ कुन फिल्म प्रदर्शन भइराखेको छ कुन फिल्म प्रदर्शनको नजिक नजिक आउनु लागिराखेको छ र प्रदर्शन भइराखेका यी फिल्मले के कस्तो व्यापार गरिराखेका छन् चलचित्र कर्मीसँगको रमाइलो कुराकानी सँगसँगै गणप्रिय गीत सङ्गीतबाट तपाईँलाई भरपूर मनोरञ्जन दिइराखेका छौँ कार्यक्रम एक्सन कटमा कार्यक्रम एक्सन कटको सुरुवातमा यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइन अब प्रदर्शनमा आउँदैछ यहाँलाई प्रदर्शन मिति पनि थाहा भइसकेको होला साउन सोह्र गतेबाट यस चलचित्र प्रदर्शनमा आउँदैछ र चलचित्र कस्तो बनेको छ र कस्तो खाले चलचित्र हो यसैको बारेमा कुराकानी गर्नको लागि प्रत्यक्ष टेलिफोन लाइनमा निर्माता सुशील श्रेष्ठ हुनुहुन्छ सुशीलजी सुशीलजी ओके सुशीलजी ओके चलचित्र मेरो भ्यालेन्टाइनका निर्माता सुशील श्रेष्ठसँग हामीले कुराकानी गर्ने प्रयास गरिराखेका छौँ र चलचित्र मेरो भ्यालेन्टाइन श्रावण सोह्र गतिबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो र चलचित्रमा सुगम पोखरेलको संगीत रहेको छ भने बाबु बोगटी सुस्मिता ढकाल निशा अधिकारी सँगसँगै स्वतन्त्र प्रताप शाह लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र चलचित्र मेरो भ्यालेन्टाइन दर्शकले हलवाला वितरक चलचित्रकर्मी पत्रकार सबैले आशा गरेको चलचित्र हो र प्रेम फ्रेन्डसिपलाई सिनेमाले देखाउन खोजेको छ र सुरज सुब्बाले निर्देशन गरेको यस चलचित्र लाई अब धेरैले आशा गरेका छन् अब हेर्न बाँकी छ सिनेमाले के कस्तो व्यापार गर्ने हो र अब सुरज सुब्बाको कुराकानी गर्ने हो भने योभन्दा अगाडि निकै राम्रा राम्रा सिनेमा चाहिँ बजारमा ल्याइसकेका छन् र अब सुरज सुब्बाले बनाएका जति पनि सिनेमाहरू हुन्छन् ती सबै राम्रा हुन्छ भन्ने एक किसिमको छाप चाहिँ आम दर्शकमा परिसकेको छ अब मेरो भ्यालेन्साले के कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी नै रहेको छ र अब मेकिङको हिसाबले कथावस्तुको हिसाबले सँगसँगै प्रविधिको हिसाबले पनि नयाँ प्रयोग गरिएको छ मेरो भ्यालेन्टाइनमा र मेरो भ्यालेन्टाइनका नायकी नायिका निशा अधिकारीको यो आशा गरेको चलचित्र भन्नुपर्छ किनकि निशा अधिकारीले योभन्दा धेरै सिनेमामा काम गरिसकेकी छिन् र जति पनि सिनेमामा काम गरी ती ती सिनेमाले खासै व्यावसायिक रूपमा सफलता हासिल गर्न सकेन अब यस चलचित्रबाट निशाले धेरै आशा राखेकी छिन् हेर्न बाँकी हुन्छ बाँकी छ अब के कस्तो गर्छ र कुराकानीको लागि सुशील श्रेष्ठ टेलिफोन लाइनमा हुनुहुन्छ सुशीलजी ओके सुशीलजी ओके सुशीलजीसँग मैले कुराकानी गर्ने प्रयास गरिराखेको छु तर अलिकति टेक्निकल प्रब्लम भइराखेको छ ठिक छ मेरो भ्यालेन्टाइनको बारेमा हामी आउँदो दिनहरूमा अझ पनि धेरै जानकारी गराउँदै जानेछौँ र मलाई भने कुराकानी गर्छु अर्को चलचित्र चलचित्र रहेको छ ताण्डव चलचित्र र ताण्डव चलचित्रको कुराकानी गर्ने हो भने मोडे क्युरले निर्देशन गरेको यस चलचित्रका निर्माता हुन् मोहन टोटल र सङ्गीत रहेको छ ब्याकग्राउन्ड म्युजिकमा बुद्ध गुरुङले दिएका छन् भने सुरेन्द्र कार्कीले चाहिँ गीतमा सङ्गीत भर्ने काम गरेका छन् नम्रता श्रेष्ठ लाहुरे विपिन अनुबराल एलएन गुरुङ लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ चलचित्र ताण्डवमा र भदौ छ गतिबाट यस चलचित्र प्रदर्शनमा आउन लागेको छ ताण्डवको यो जानकारीपछि अबलाई थोरै जानकारी जोड्न लागिराखेको छु चलचित्र मेरो मान्छे र मेरो मान्छेको कुराकानी गर्ने हो भने मेरो मान्छेको गीत रेकर्डिङ सम्पन्न भएको छ अब चाँडै नै यस चलचित्रको सुटिङ हुने भएको छ तर चलचित्रको लागि कलाकार फिक्स भइसकेको अवस्था छैन हुन त दुईजना जति कलाकार तिनजना कलाकार फाइनल भइसकेको छ र तिनजना कलाकार रहेका छन् सगुन शाही सन्तोष सेन र सूचना ढकाल तिनवटा कलाकार अहिलेसम्म फाइनल भएका कलाकार हुन् र बाँकी कलाकार खोजिराखेका छन् निर्माता नारायण खतेवडाले र अब कलाकारको कामले गर्दा अलिकति हामीले सुटिङमा ढिलाइ भएको भएको छ जब कलाकार फिक्स हुन्छन् अनि त्यसपछि हामी सुटिङलाई चाहिँ सुटिङ गरिहाल्छौँ भनेर भनिराखेका छन् निर्माता नारायण खतेवडाले र प्राविधिक कथावस्तु निर्देशक सङ्गीतको काम सबै भइसकेको छ मात्र कलाकार छनौटको काम भइराखेको छ तिनवटा कलाकार फाइनल भइसकेको छ नायिकामा सगुन साई त्यस्तै सुजना ढकाल र खलनायकमा सन्तोष सेन लगभग फाइनल भइसकेको छ र अब चलचित्रलाई लिड गर्ने चलचित्रलाई डोडाउने एकजना प्रमुख नायक दुईजना नायकमध्ये दुईजना नायकको पनि फाइनल भइसकेको छैन र दुईटा नायक खोजिराखेका छन् अब नायक पाइसकेपछि अब तुरुन्त सिनेमाको सुटिङ गर्ने सोच बनाइराखेका राखेका छन् र यो जानकारीपछि थोरै जानकारी फेरि पनि जोड्छु खतरनाक र खतरनाक चलचित्रको कुराकानी गर्ने हो भने खतरनाकको पनि यतिखेर सुटिङ समाप्त भइसकेको छ ऋषि न्यौपानेले निर्देशन गरेको चलचित्र खतरनाकलाई अब ऋषिले चाँडै नै बजारमा ल्याउने सोच बनाइराखेका छन् हुन त खतरनाकभन्दा अगाडि जोसलाई उनले पहिला रिलिज गर्ने रिलिज गर्नुको लागि त्यही अनुसारको काम गरिराखेका छन् यो जानकारीपछि अबलाई फेरि पनि जानकारी जोडौँ स्टुपिड मनको र स्टुपिड मनको कुराकानी गर्ने हो भने यो चलचित्र भदौबाट प्रदर्शनमा आउन आउन लागेको छ भदौको दोस्रो हप्ताबाट र चलचित्रलाई निरज बरालले निर्माण गरेका हुन् भने अर्जुन पोखरेलको सङ्गीत रहेको छ र निरज बराल जीवन लुइटल चाँदनी शर्मा लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ हामी गीत सुन्छौँ नेपाली कथन चलचित्र स्टुपिड मनबाट र गीतपछि ब्रेकमा जान्छौँ र ब्रेकपछि पुनः आउनेछौँ तिम्रो आँखामा सुहेरी हाँस्ने दिन आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो आँखामा सुहेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु पाए जाओस् मेरो पाए जाओस् सागरको मोती होइन जुनको ज्योति होइन मनभित्रको मिठोमा देऊ आकाश झरे सहन्छु दुखै परे सहन्छु तर तिमी हुनुपर्छ मेरो छेउ तिम्रो आँखामा सुहेरी हाँस्ने दिन आओस्, तिमीलाई रुवाई रुवाई बाँच्ने दिन आओस्, तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु पारै जाओस् मेरो पारै जाओस् बरु पारै जाओस् मेरो पारै जाओस् मनोरञ्जनका लागि सुन्नु हजुर सुन्नु हजुर छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस सिप सिकौ आत्मनिर्भर बनाऊ भन्ने मूल उद्देश्यका साथ ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्सहरूका लागि cute beauty and mehendi training centre हजुर हामी कहाँ ब्युटी पार्लर ट्रेनिङ मेहेन्दी एवं नेल आर्ट स्पेशल कोर्सहरू तथा विदेश जानेहरूका लागि विशेष कोर्सको व्यवस्था छ आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क cute beauty and mehendi training centre Bharatpur Chitwan Chitwan उच्च मावि अगाडि फोन शून्य छपन्न पाँच चौबिस दुई बैसठी मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य उनान्सय क्वालिटी छपाईका लागि क्वालिटी प्रेसमा नै जाउँ किनकि हामी गुणस्तरीय काममा विश्वास राख्छौँ चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना दक्ष डिजाइनरहरूद्वारा उत्कृष्ट डिजाइन फोल्डिङ द्वारा फोल्ड गरी किताबहरू तुरुन्तै तयार गर्न सकिने glue binding lamination die cutting लगायत छपाई सम्बन्धी सम्पूर्ण कामहरू लोड सेडिङ नो प्रब्लम चौबिसै घन्टा निरन्तर हाम्रो सेवा क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस सिटी अफिस सहित चोक नारायणगढ मेगा मार्केटको पहिलो तल्ला सम्पूर्ण चितवन वासीहरूका लागि खुसीको खबर प्रत्येक महिनाको दोस्रो शनिबार आउने क्रममा यही साउन दस गते शनिबार बिहान दस बजे शहीद गङ्गालाल अस्पतालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभएका नेपालकै ख्याति प्राप्त मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीको स्वास्थ्य परीक्षण हुँदैछ सम्बन्धित बिरामीहरूले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ सम्पर्क ओम साईराम अस्पताल टाढी बजार फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पुनश फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ साथै उक्त दिन मुटुको भिडियो एक्सरे इको पनि गरिने जानकारी गराइन्छ बीबीएम बीबीएम बीबीएम होइन बिबिएम भनेको चाहिँ के हो ल बिबिएम भनेको ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट हो नि ए होइन यो नयाँ विषय हो कि क्या हो हो यो त्रिभुवन विश्वविद्यालयको बिबिए भन्दा पनि राम्रो र एडभान्स विषय हो अनि यो बिबिएम पढेर केटाकेटीको भविष्य कस्तो हुन्छ त ए एक सय एघार बिबिएम त अन्तर्राष्ट्रिय विषय हो बिबिएम पढेर त उनीहरू कुनै पनि वित्तीय वा अन्य सङ्घ संस्था वा कुनै पनि कम्पनीको नेतृत्व पो लिन्छन् त ए अनि यो विषय कहाँ पढ्न पाइन्छ नि यसको पढाइ चितवनमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर क्युए प्राप्त शैली स्मृति बहुमुखी क्याम्पस रत्नगरमा हुन्छ चितुवनको अन्य क्याम्पसमा हुँदैन भर्ना चाहिँ कसरी हुन पाइन्छ भर्ना हुनका लागि कक्षा एघार पास गरेका सबैले प्रवेश परीक्षाको फर्म भर्न पाइन्छ प्रवेश परीक्षा पास गरेपछि बल्ल भर्ना हुन पाइन्छ अनि प्रवेश परीक्षा चाहिँ कहिले हुने रहेछ त प्रवेश परीक्षाको फर्म भर्ने म्याद बढाएर यही श्रावण महिना भरि छ अनि भाद्र दस गते प्रवेश परीक्षा हुँदैछ सम्पर्क शहीद स्मृति बहुमुखी क्याम्पस रत्नगर टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी एक सय सत्तालिस पाँच सात एकसठी चार सय सत्तालिस र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी शून्य सत्तालिस र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न चार सय छिहत्तर सिद्धार्थ रेफ्रिजरेसनमा CG air condition new year CG air condition खरिद गर्दा उन्नाइस इन्चको एचडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ CG Chigo Beko Hyundai LG ब्रान्डको एसी तथा generator TV fridge deep fridge सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्नगर एक सौराहा चोक टाढी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी पाँच सय चौध मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी एक सय बैसठी र अन्ठानब्बे चार सय पचास पैँसठी छ सय सत्तरी यहु मेरो त आइएल्समा सेभेन आयो मेरो त एट पोइन्ट फाइभ आयो मेरो त नाइन आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन तीनवटा किताब निकालिसक्नुभएका दशौं वर्ष आयल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आयल्स जीआरई जिआरीमा राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सेक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube We have IELTS, SAT, GRE, Phonemes class and intensive English language classes for all professionals. Also remember for interview preparation classes only at the next education consultancy. The Next Education Consultancy Private Limited, Line Soap Narayangard, phone 056 571 091 571 091. ओहो रमेश दाई घर त बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भन्नु भएको दाइले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाँकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट fridge TV washing machine laptop computer आदि नलाइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा घर आएसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी चौतारा सँगै फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न नौ सय एकहत्तर अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम एक्सन खट सुन्ने लौना माथ बसेको छु तिम्रै सपना बुने म त मर्छु कि क्या ओके ब्रेक पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ कार्यक्रम एक्सन कट यहाँले सुनिरहनु भएको छ र कार्यक्रम एक्सन कटभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै राखेका छौँ विशिष्ट प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेका छन् र कर्णप्रिय गीत सङ्गीतबाट भरपूर मनोरञ्जन दिँदै राखेका छौँ कार्यक्रम एक्सन कटमा र ब्रेक लगतै यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र ठुली र ठुलीको कुराकानी गर्ने हो भने चलचित्र ठुली भदौ छ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो र चलचित्रलाई निर्माण एवं निर्देशन गरेका हुन् सूर्य बोहराले वसन्त सापकोटाको सङ्गीत रहेको छ जीवन लुटेल गरिमा पन्त लगायतका कलाकारको केन्द्रीय भूमिका हामीले चलचित्रमा पाउनेछौँ र चलचित्र ठुलीको यो गीतले निकै चर्चा परिचर्चा पाइसकेको छ र एक किसिमको हाइट बनाइसकेको छ चलचित्र ठुलीको यो गीतले वेल अब ठुलीले भने के कस्तो व्यवहार गर्ने हो त्यो भने रिलिज भइसकेको दिनहरूले बताउँछ र गीत सङ्गीत गीत सङ्गीतले सबैको मन मुटुमा बसिसकेको छ गीत सङ्गीत र अब फिल्मको कथावस्तु नारी प्रधान रहेको छ हिँड्न बाँकी छ अब सिनेमाले के कस्तो गर्छ र गरिमा पन्तको कुराकानी गर्ने हो भने गरिमा पन्तले पछिल्लो समयमा निकै चर्चा परिचर्चा पाएकी छिन् र अन्तर्राष्ट्रिय अवार्ड पनि हात पार्न सफल भएकी थिइन् चलचित्र झोलाबाट र झोलामा एउटा नारीको भूमिकामा उनी देखिएकी छिन् र त्यो भूमिका निर्वाह गरे बापस उनलाई चाहिँ अन्तर्राष्ट्रिय अवार्डले पनि सम्मान गरिएको थियो अब ठुलीमा पनि उनी एउटा सशक्त नारीको रूपमा उभिएकी छिन् अब हिँड्न बाँकी छ चलचित्र ठुलीमा उनको कामले आम दर्शकलाई हलसम्म कतिको लैजान्छ र कामको कतिको प्रशंसा हुन्छ त्यो पनि हेर्न बाँकी नै छ अल द बेस्ट चलचित्र ठुलीलाई ठुलीको यो जानकारी पछि अरू थोरै कुराकानी गर्छु अर्को चलचित्र र चलचित्र रहेको छ कोहिनुर र कोहिनूर चलचित्र तेइस गते यानि कि साउन तेइस गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको एवं आकाश अधिकारीले निर्देशन गरेको चलचित्र कोहिनूर र कोहिनुरमा श्रीकृष्ण श्रेष्ठ सोइता खड्का लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र यतिखेर श्रीकृष्ण श्रेष्ठले श्वेता खड्कासँग बिहे गरेपछि उनी यतिखेर चाहिँ इन्डिया छन् र इन्डियामा चाहिँ हनिमुन बनाइराखेका छन् हुन त सिनेमा जति जति नजिकै छ त्यतिको प्रचार त्यति नै सिनेमाको प्रचार प्रसार गर्नुपर्ने यो समयमा उनी यतिखेर चाहिँ हनिमुनमा बिजी भएका छन् र आकाश अधिकारीले सिनेमाको अन्य काम सम्हालिराखेका छन् वेल यो पछि अबलाई थोरै जानकारी गरौँ बिर्खेलाई चिन्छ वेल बिर्खेलाई चिजको कुराकानी गर्ने हो भने सुभाष थापाले चलचित्रलाई निर्माण गरेका हुन् अराज केसी गिरी चाहिँ निर्देशक हुन् भने मोहित मुनालको सङ्गीत रहेको छ सुभाष थापा शिशिर भण्डारी आयुष राई सुरेश सुप्रेती लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ भने सुरवीर सुरवीर पण्डितले पनि एउटा रमाइलो भूमिकामा चाहिँ देखा परेका छन् र अब बिर्खेला चिन्सस भदौ बिस गतिबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो र कमेडी धारमा बनेको चलचित्र हो बिर्खेला चिन्सस र अराज केसी गिरीको कुराकानी गर्ने हो भने थुप्रै फिल्मको चाहिँ सहायक निर्देशकको काम गरिसकेका छन् अराज केसी गिरीले र अब अराज केसी गिरीले सहायक निर्देशकको काम गरेको फिल्म मेरो भ्यालेन्टाइन पनि चाँडै नै प्रदर्शनमा आउँदैछ श्रावण सोह्र गतिबाट अल नेपाल प्रदर्शनमा आउँदैछ मेरो भ्यालेन्टाइन नानगढको इन्द्रदेव चलचित्र मन्दिरमा पनि मेरो भ्यालेन्टाइन प्रदर्शनमा आउँदैछ श्रावण सोह्र गतिबाट र अरहज केसीले निर्देशन गरेको सोलो निर्देशकको रूपमा बिर्खेला चिचसबाट उनी पहिलोपटक डेब्यू गर्दैछन् सोलो निर्देशकको रूपमा हेर्न बाँकी छ उनको निर्देशकीय पक्ष कतिको सबल रहेको छ त्यो भने पछिको दिनहरूले बताउनेछ बिर्खेला चिजरस यसै फिल्मको गीत छोड्दै प्रोग्रामबाट अब भने हामी छुट्टिनुपर्ने पर्ने टाइम भइसकेको छ रिजनको साथको लागि तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने रिजनप्रति आभार व्यक्त गर्दै एक्सन कटबाट म सागर छुट्टिन्छु हौस् त नमस्कार मचके मुरुचुङ्गाको धनु छन रे बिर्ख्याउ बिर्ख्याउ घ्याउ बिर्ख्याउ बिर्ख्याउ ह्याउ ह्याउ घ्याउ धिरी धिरी बाँसुरी बाजाई मायाको धुन chum chum ba ba chumma chumma ba ba ba chumma chumma chum chum ba ba chumma chumma ba ba ba one more time chumma chumma chum chum ba ba chumma chumma ba ba ba chumma chumma chum chum ba ba chumma chumma ba ba ba ba ba ba ba ba Oi chinchas, mire que la chinchas, oi oi chinchas. एक दिन छप्पर लाख पोटरमा बिर्के सुइसी साइकलमा मोटर आयो पापा पापा बिर्खे टिङ साइकलमा खेले हान्यो ब्रेक चाप चाप कमिलाको ताती अरू भन्दा हाम्रो बिरिखे जाति अरू केटी सबै पर पर सारेर अहिले बिजु मैले भन्यो छाती तानेर बम बम एउटा भन्छ मेरो अर्को तेरो कसै मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो ओए ओए ओए ओए होय होय बिरहे कालो नधेर यो राइफल पाएको एक्लो छोरो बिर्खे खोइ खोइ बिर्खे ओइ चिन्छस् बिर्खेलाई चिन्छस् ओइ होइ चिन्छस् यो हो रेडियो अर्पण एक सय छाला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी एस ओम साईराम अस्पताल टाढीमा वीरेन्द्र आर्मी अस्पताल छाउनीबाट तपाईँ हाम्रै चिर परिचित वरिष्ठ यौन छाला तथा कस्मेटिक सर्जरी विशेषज्ञ डाक्टर